कुनै गुटमा नलागेको एमाले अध्यक्ष झलनाथको स्पष्टोक्ति अध्यक्षको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित खनालले नेपाललाई समर्थन नगर्ने नेता ओलीको दावी सभासदलाई पाँच करोड नदिने अर्थमन्त्री महतको जिकिर कंग्रेसका सभासदले थप सेवा सुविधा नमागेको उप प्रधानमन्त्री सिंहद्वारा स्पष्ट इनार सफा गर्ने क्रममा निसासिएर पश्चिम चितवनमा दुईको मृत्यु जिल्लालाई पूर्ण सरसफायुक्त जिल्ला बनाउन चितवनमा पाँच वर्ष रणनैतिक योजना तयार गरिने पूर्वी अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा सोह्रजनाको मृत्यु अफगानिस्तानमा राष्ट्रपति पदका प्रत्याशी अब्दुल्लाद्वारा आफू विजयी भएको दावी र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा ब्राजिलले जर्मनीको सामना गर्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच घाटसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनितासँगै म ध्रुवराज समाचार विस्तारमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आफू कुनै गुटमा नलागेको बताउनु भएको छ महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी हुँदै गर्दा माधव नेपाललाई सघाउने समाचार आएपछि अध्यक्ष खनालले पुनः आफू कुनै गुटमा नलागेको दोहोर्याउनु भएको छ मृकुरी मण्डपमा जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष खनालले आफू नेतृत्व हस्तान्तरणको पक्षमा रहेको बताउनु भएको छ नौ महाधिवेशनबाट नेतृत्व चुन्ने जिम्मा आफूले सरकारले महाधिवेशन प्रतिनिधिहरूलाई दिएको बताउँदै खनालले पहिलो पुस्ताका केशरजङ्ग रायमाझी र मनमोहन अधिकारीबाट दोस्रो पुस्तामा नेतृत्व आएको बताउनु भएको छ यसैबीच बन्द सत्रले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक दस्तावेज सुझाव सहित पारित गरेको छ दस्तावेजमाथि उन्नाइसवटा समूहमा दुई दिनसम्म भएको छलफलपछि प्रतिनिधिहरूले दस्तावेज पारित गरेका हुन् अध्यक्ष खनालले प्रतिनिधिहरूबाट आएका राम्रा सुझावलाई सम्बोधन गर्दै दस्तावेजको पुनर्लेखन गरिने बताउनु भएको छ नेकपा एमाले संसदीय दलका नेता एवं अध्यक्षका प्रत्याशी केपी ओलीले माधव कुमार नेपाल र अध्यक्ष जननाथ खनालको समीकरणप्रति विश्वास नभएको बताउनु भएको छ महाधिवेशन स्थल भिरकुटी मण्डपमा पत्रकारसँग कुरा गर्दै ओलीले अध्यक्ष खनालले आफूसँग पटक पटक तपाईँको स्वास्थ्यले साथ दिन्छ भने मेरो समर्थन तपाईँलाई हुन्छ भनेको भन्दै ओलीले खनालले आफूलाई नै समर्थन गर्ने दावी गर्नुभयो उहाँले पदाधिकारी थप्ने प्रस्ताव अस्वाभाविक हुने भन्दै त्यसको विरोध गर्नुभयो हरेक महाधिवेशनमा पदाधिकारी थप्दा डोकोमा नअट्ने भन्दै अहिले कायम रहेको पदाधिकारीको संख्या नै ठिक भएको तर्क गर्नुभयो यस्तै ओलीले अनुशासन आएको प्रतिवेदनमा संगठनात्मक कुराहरू बढी आएको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताउनुभयो अर्थमन्त्री डाक्टर रामचरण महतले सभासदहरूलाई पाँच पाँच करोड दिने हल्ला मात्रै भएको भन्दै त्यसलाई सभासदलाई पैसा नदिने बताउनु भएको छ सभासद सुविधाको विरोधमा ज्ञापन पत्र बुझाउन आज अर्थ मन्त्रालयमा पुग्नुभएका वाइसेल नेताहरूसँग कुरा गर्दै मन्त्री डाक्टर महतले सभासदलाई पाँच करोड़ नदिने बताउनु भएको हो निर्वाचन क्षेत्रमा बजेट जानु छुट्टै कुरा हो तर सभासदलाई रकम दिइँदैन मन्त्री महतको भनाईलाई उद्धित गर्दै वाइसेल नेता रामप्रसाद सापकोटा दीपसिकाले जानकारी दिनुभएको छ सभासद समेत रहनुभएका वाइसेल अध्यक्ष मान पुनको नेतृत्वमा ए माओवादी समर्थित युवा संगठन वाइसेलको टोली अर्थ मन्त्रालय कार्यालयमा पुगेर मन्त्री महतलाई ज्ञापन पत्र बुझाएको हो आफ्नो ज्ञापन पत्रमा वाइसेलले सरकारको नीति तथा कार्यक्रममा युवाका मुद्दा नसमेटिएको गुनासो गरेको छ सभासदहरूलाई बजेट गाडी सुविधा इत्यादि उपलब्ध गराएर उनीहरूलाई सुखभोगी राज्यका दुःखभोगी राज्यका सुखभोगी सभासद नबनाउन समेत वाइसिएलले मन्त्री महतसँग आग्रह गरेको छ उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले कंग्रेसका सभासदहरूले थप सेवा सुविधा नमागेको स्पष्ट पार्नु भएको छ नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कंग्रेसका सभासदहरूले थप सुविधा सरकारसँग नमागेको स्पष्ट पार्नु भएको हो उहाँले निर्वाचन क्षेत्र विकासका लागि कंग्रेसका सभासदले पाँच पाँच करोड रुपियाँ मागेको भन्ने कुरा गलत भएको बताउनुभयो सिंहले अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी विधेयक छलफलका लागि लागि मात्र संसदमा दर्ता भएकाले आँतिनुपर्ने स्थिति नरहेको बताउनुभयो उहाँले विधेयकमा राख्नुपर्ने छुटेका विषय थपघट गरी विधेयकलाई प्रेस मैत्री बनाउन सकिने बताउनुभयो प्रेस जगतलाई रोक्ने कामको कल्पना पनि गर्न नसकिने भएको भन्दै उहाँले कङ्ग्रेस सधैँ प्रेस जगतका पक्षमा र त्यसको सम्मान गर्ने बताउनुभयो उहाँले सरकारका मुख्य काम शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने र संविधान निर्माणका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सरकार लागि परेको बताउनुभयो हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी पर्व मनाइरहेका छन् आजको एकादशीसँगै चौमासा पनि शुभारम्भ भएको छ तुलसीको मठमा पूजा अर्चना गरी आज तुलसी रोपेपछि भगवान विष्णु चार महिनासम्म समुद्रमा शयन गर्छन् भन्ने जनविश्वास रहेको छ यस अवधिभर बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोप तथा रोगव्याधि नहोस् भन्ने कामना गर्दै हिन्दू धर्मावलम्बीहरू तुलसी रोपी विष्णुको पूजा अर्चना गर्दछन् इनार सफा गर्ने क्रममा पश्चिम चितवनको पार्वतीपुर गाविस वडा नम्बर पाँचमा दुई दाजुभाइको मृत्यु भएको छ आज बिहान साढे नौ बजेको समयमा स्थानीय राजु तामाङको समिल अगाडि रहेको इनार सफा गर्ने क्रममा पटानी गाविस वडा नम्बर तीन बस्ने पचास वर्षीय लालबहादुर विक र उनका भाइ चौतिस वर्षीय कुमार विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ भाइ कुमारलाई बचाउन जाँदा दाजु लालबहादुरको पनि निसासेर ज्यान गएको स्थानीय अमृत नेपालीले जानकारी दिनुभयो इनार गहिरो रहेको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ यसैबीच भारतीय नम्बर प्लेटको ट्रकले जीपलाई ठक्कर दिँदा भरतपुरको आपटारीमा एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा भरतपुर नगरपालिका एक ठिमुराका टेकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ मोगलिनबाट नानगढतर्फ आउँदै गरेको एसआर अन्ठाउन्न सात शून्य तिन दुई नम्बरको ट्रकले दिउँसो एक बजेको समयमा आँप अट्टारीमा विपरीत दिशाबाट जाँदै गरेको ना एकजन सोह्र चौसठी नम्बरको जीपलाई ठक्कर दिँदा जीपमा सवार गुरुङको मृत्यु भएको हो गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ट्रक र जीप चालक दुवै इलाका प्रहरीकारले नारायणगढको नियन्त्रणमा छन् चितवन जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउन पाँच वर्ष रणनैतिक योजना तयार गरिने भएको छ खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले भरतपुरमा गरेको प्रारम्भिक छलफलमा सरसफाईको मापन गरिने सूचकहरू कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ सबै क्षेत्रमा खानेपानीको पहुँच चर्पी प्रयोग व्यवहार परिवर्तन सुधारेको चुलोको प्रयोग करेसा बारी व्यवस्थापन गोड़ सुधार जस्ता सूचकहरूलाई कार्यान्वयन कसरी गर्ने भनी योजना बनाउन लागि समितिका संयोजक स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले आधार आधारभूत सुविधालाई विस्तार गर्दै उच्च स्तरको खानेपानी तथा सरसफाई सुविधा सहज रूपले पुर्याउन रणनैतिक योजना बनाउन लागि बताउनु भएको छ उहाँले सरसफाईका लागि जिल्लाव्यापी रूपमै पूर्ण आनीबानी परिवर्तनका क्रियाकलापहरू शुरू गरिने जानकारी दिनुभएको छ समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख चक्रपाणी शर्मा आचार्यले आधारभूत खानेपानीको सुविधा सबै गाविसमा पुर्याउन रणनीति बनाइने बताउनु भएको छ उहाँले पानी सुरक्षा योजना सबै गाविसमा कार्यान्वयन गर्न योजनाले सरकार गर्ने योजनाले सरकारवालालाई सहयोग मिल्ने बताउनु भएको छ रत्नगर र भरतपुर नगरपालिकामा आजदेखि लामखुट्टेको लार्वा र नष्ट गर अभियान सुरु भएको छ डेङ्गु रोगको महामारी फैलन सक्ने भएकाले लामखुट्टेको लार्वा र नष्ट गर अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ अभियान तीन दिनसम्म चल्नेछ डेङ्गु गराउने भाइरसले प्रत्येक चार पाँच वर्षमा रूप परिवर्तन गर्ने भएकाले जिल्लाको दुई नगरपालिकामा अभियान सुरु गरिएको कार्यालयका जनस्वास्थ्य अधिकृत शोभाकर अधिकारीले जानकारी दिनुभयो विगत तीन चार वर्षअघि चितवनमा डेङ्गुले महामारीको रूप लिएको थियो त्यति बेला पाँचजनाको डेङ्गुका कारण ज्यान समेत गएको थियो रत्नगर भरतपुर नगरपालिकाका करिब एक सय पचासजना स्वयंसेविका तथा स्वास्थ्य कर्मीहरू खटिएको जनस्वास्थ्य अधिकृत अधिकारले बताउनुभयो टायर गमला आदिमा जमेका पानीमा डेङ्गु गराउने लामखुट्टे बस्ने हुँदा प्रत्येक नगरवासीको घरमा पुगी नष्ट गर्ने र जनचेतनामूलक सन्देश फैलाउने काम गरिने उहाँले बताउनुभयो रत्नगरमा त्रिचालिसजना स्वयंसेवीका रत्नगर अस्पतालका कर्मचारी पञ्चकन्या बछौलीको हेल्पपोस्टका कर्मचारी रत्नगर दसको नगर स्वास्थ्य केन्द्र र रत्नगर छको नगर स्वास्थ्य केन्द्रका कर्मचारी खटिएका छन् अभियानको पहिलो दिन केही नगरवास सीमा जनचेतनाको कमी रहेको र केहीलाई थाहा हुँदा पनि व्यवहारमा तारिकको पाइएको जनस्वास्थ्य अधिकृत अधिकारले बताउनुभयो रत्नगर नगरपालिका नजिकै केही स्थानमै त्यस्तो पाइएकाले नगरपालिकाले पनि यसतर्फ चासो दिनुपर्ने उहाँले बताउनुभयो चालु आर्थिक वर्षको साउनेता हालसम्म चितवनमा दुई जनाको रगत परीक्षण गरिएकोमा तीन सय सन्ताउन्न जना डेङ्गुको बिरामी फेला परेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ चितुवनका केरा उत्पादक कृषकहरूले केरामा लाग्ने रोगको निदान नहुँदा समस्या भएको गुनासो गरेका छन् केरामा गुबु कुहिने रोग बढ्दै गए पनि यो समस्या समाधानको उपाय नभेटिएको भन्दै उनीहरूले व्यवसायमै समस्या पर्न थालेको बताएका छन् चितुवनमा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमको आयोजनामा भएको केरा बगान अनुगमनमा केरा उत्पादक कृषकहरूले एक गाउँ एक उत्पादन कार्यक्रमले भने व्यवसायमा सहयोग पुगेको बताएका छन् केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीले केरा व्यवसायमा सरकारको सहयोग कम भए पनि एक गाउँ एक उत्पादन कार्यक्रमको माध्यमबाट किसानहरूले केही भए पनि सहयोग पाएको बताउनु भएको छ नेपालमा करिब कुल भागको सैतिस प्रतिशत केरा उत्पादन हुने गरेको भन्दै उहाँले शत प्रतिशत उत्पादनका लागि यस्ता कार्यक्रमहरूले सहयोग गर्ने बताउनु भएको छ समितिका सचिव मेघनाथ भट्टराईले केरामा लाग्ने विभिन्न प्रकारका रोगहरूले किसानलाई समस्या भएको बताउनु भएको छ विभिन्न कारणहरूले व्यवसायमा ठूलो क्षति हुँदा पनि क्षतिपूर्ति निकै कम हुँदा व्यवसायमा अप्ठ्यारो भएको उहाँले बताउनु भएको छ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले एक गाउँ एक उत्पादन कार्यक्रमलाई विस्तार गरेर एक जिल्ला एक उत्पादन तर्फ चितवन उन्मुख हुँदै गएको बताउनु भएको छ सो क्रममा पूर्वी चितवनको जिरौना पिठुवा पदमपुर चैनपुर लगायतका क्षेत्रमा रहेका केरा बगानहरूको पनि अवलोकन गरिएको थियो अनुगमनमा आँप उत्पादनका लागि एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन भएको सर्लाही जिल्लाका व्यवसायी उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा केरा व्यवसाय समितिका पदाधिकारीको सहभागिता रहेको थियो एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव समेत रहनुभएका उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक रसिक प्रधानका अनुसार यस कार्यक्रम लागू भएपछि मात्र चितवनमा तीन सय हेक्टर भन्दा भन्दा बढ़ी जमिनमा केरा खेती शुरू भएको छ आगामी वर्ष थप एक पचास क्षेत्रमा पचास एक सय पचास हेक्टर क्षेत्रमा केरा खेती सुरु हुने सम्भावना रहेको उहाँले बताउनु भएको छ यस वर्ष चालिस बिगा जमिनमा केरा खेती सुरु भएको जिल्ला कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभएको छ हाल चितवनमा नौ सय हेक्टर भन्दा बढी जमिनमा पच्चिस हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने यसबाट सैतिस करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी हुँदै आएको छ चितवनमा करिब चार सय जना कृषकहरूले व्यवसायिक खेती गर्दै आएका छन् यसैबीच यस वर्ष चितवनबाट बाइस करोड़ बीस लाख रूपियाँको केरा बिक्री भएको छ केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ सुवेदीले अहिलेसम्म पन्ध्र हजार मेट्रिक टन केरा बिक्री भइसकेको बताउनु भएको छ अझै केरा काट्ने र बिक्री गर्ने क्रम चलिरहेको र आर्थिक वर्षको अन्त्यसम्ममा सैतिस करोड़ रूपियाँको बिक्री हुने अनुमान गरिएको उहाँले बताउनु भएको छ चालु आर्थिक वर्षमा जिल्लामा पच्चिस हजार मेट्रिक टन केरा उत्पादन भएको अनुमान गरिएको छ चितवनमा उत्पादित केरा जिल्लाकै नानगढ टाँडी पर्सा र जिल्ला बाहिर काठमाडौँ पोखरा बुटवल र बागलुङमा बिक्री हुने गरेको समेत समितिले जनाएको छ चितवनमा दुई हजार एकाउन्न सालदेखि नै व्यावसायिक रूपमा केरा खेती गर्ने गरिए पनि दुई हजार साल पछि मात्रै यसले व्यापकता पाएको हो पराग सेची किराको संरक्षण गर्न सके खाद्य बालीको उत्पादन बढ्ने सरकारवालाहरूले बताएका छन् विश्व परागसेचन परियोजना रामपुरले सौरामा आयोजना गरेको पराग सेचन र सेचीको संरक्षण सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्ने सरकारवालाहरूले यस्तो बताएका हुन् कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारीले कृषिको भविष्य सेचीसँग जोडिएको हुँदा यसको महत्व रहेको बताउनुभयो यसको महत्वबारे कृषकहरूलाई बुझाउन सके खाद्य बालीको उत्पादन बढ्ने वातावरण वातावरण संरक्षण हुने र मानव स्वास्थ्य समेत राम्रो हुने बताउनुभयो बढ्दो विषादीको प्रयोगका कारण माटोको उर्वरा शक्तिमा रास आएको हुँदा सेचन गर्ने किरालाई असर गर्ने हुँदा विषादीको प्रयोग न्यूनीकरण गर्दै जाने र परागसेचनको बारेमा जनचेतना फैलाउनु पर्नेमा उहाँले जोड दिनुभयो कार्यक्रममा रामपुर क्याम्पसका प्राध्यापक डाक्टर रेशम बहादुर थापाले सेचन नहुँदा उत्पादन नहुने भएकाले यसतर्फ किसानहरूलाई जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो विषादीका कारण उत्पादन उत्पादनमा कमी आएको हुँदा आइपिएम पद्धतिसँगै परागसेचनलाई सँगसँगै अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो वातावरणलाई दिगो र सन्तुलित राख्न परागसेचनको महत्वपूर्ण भूमिका रहने थापाले बताउनुभयो कार्यक्रममा रत्नगर कृषि सेवा केन्द्रका प्रमुख दीपक पौडेल प्रशिक्षार्थीका तर्फबाट गीता वर्तौला लगायतले बोल्नु भएको थियो तालिममा अर्ग्यानिक क्षेत्र आइपिएम मौरी पालक किसान र व्यावसायिक रूपमा खेत खेतीबालीमा लागेका सत्रजना कृषकहरूको सहभागिता रहेको थियो तालिममा प्राध्यापकहरू श्रवण कुमार शाह खेमराज दाहाल रेशम बहादुर थापा र केदार देवकोटाले पराक्षेचन र पराक्षेची किराको महत्त्वको बारेमा प्रशिक्षण दिनुभएको थियो तालिम समापन कार्यक्रम विश्व पराक्सिजन परियोजनाका स्टरिङ कमिटिका सदस्य पूर्णदत्त भोजालको अध्यक्षतामा सम्पन्न भएको थियो कृषिमा नयाँ अनुसन्धान र विकासलाई समयमै किसान समक्ष पुर्याउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन् नेपाल कृषि अनुसन्धान परिषद नागको बाह्य अनुसन्धान महाशाखाले गरेको कार्यक्रममा यसका लागि कृषि अनुसन्धान कृषि प्रचार र सरकारवाला बीच समन्वय बढाउनु पर्नेमा जोड़ दिएको छ कार्यक्रममा कृषि सचिव मुकुन्द खनालले कृषि अनुसन्धान परिषदले नयाँ प्रविधिको विकास पश्चात कृषि प्रसार कर्मीहरूलाई प्रशिक्षित गर्नुपर्ने बताउनु भएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं रत्नगर नगरपालिकाको आमदानीको स्रोत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 सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसमी रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार पूर्वी अफगानिस्तानमा अफगानिस्तानको बागरामा एक आत्मघाती आक्रमणमा परि सोह्रजनाको मृत्यु भएको छ अमेरिकी सेनाको हवाई अखडा नजिकै भएको सो आक्रमणमा मृत्यु हुने मा नेटोका चार सैनिक रहेका छन् आक्रमणमा दस सर्वसाधारण र दुई अफगानी सुरक्षाकर्मीको समेत मृत्यु भएको छ आक्रमणको जिम्मेवारी तालिबानले लिएको अधिकारीहरूले जनाएका छन् उता अफगानिस्तानमा राष्ट्रपति पदका प्रत्याशी अब्दुल्ला अब्दुल्लाले आफू विजयी भएको दावी गर्नुभएको छ गत महिना भएको राष्ट्रपति पदको निर्वाचनको जारी मतगणनामा पूर्व अर्थमन्त्री अशरफ घानीले अग्रता लिइरहेका बेला अब्दुल्लाले यस्तो दावी गर्नुभएको हो काबुलमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उहाँले मतगणनामा धाँधली भएको आरोप लगाउनु भएको छ यसले अफगानिस्तानमा राजनैतिक संकट गहिरिने विश्लेषकहरूले बताएका छन् खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सेमी फाइनलका खेलहरू शुरू हुँदैछन् पहिलो सेमी फाइनलमा आयोजक ब्राजिलले जर्मनीको सामना गर्दैछ खेल राति पौने दुई बजे शुरू हुनेछ पाँच पटकको विश्व विजेता ब्राजिल छैटौं पटक उपाधि जितेर नयाँ इतिहास कायम गर्ने धुनमा रहँदा तीन पटकको विश्वकप च्याम्पियन जर्मनी पनि ब्राजिललाई हराउँदै चौथो पटक उपाधि रक्षा गर्ने दाउमा छ समचरणको खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै समूहको विजेता बनेको थियो भने अन्तिम स्वरमा चिलीलाई ट्राइबेकरमा पछि पार्दै अन्तिम आठमा स्थान बनाएको थियो क्वार्टर फाइनलमा कोलम्बियालाई पाखा लगाउँदै ब्राजिलले सेमी फाइनलमा स्थान बनाएको हो सेमी फाइनल भिडन्तमा ब्राजिलले दुई स्टार खेलाडी गुमाउनेछ कप्तान थिएगो सिल्भा र स्टाइगर नेमार सेमी फाइनलमा खेल्ने जारी प्रतियोगितामा सिल्भाले दोहोरो पहिलो कार्ड खाएकाले खेल्न नपाउने भएका हुन् भने नियमार ढाडमा चोट लागेका कारण खेल्न नसक्ने भएका हुन् यस्तै जर्मनीले अमेरिकालाई पराजित गर्दै समझेको बेच्दा बनेको थियो अन्तिम स्वरमा अल्जेरियालाई हराउँदै जर्मनीले अन्तिम आठमा स्थान बनाएको हो अन्तिम आठको भिडन्तमा जर्मनीले फ्रान्सलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाएको हो सन् दुई हजार दुई पछि जर्मनी लगातार चौथो पटक सेमी फाइनलमा पुगेको हो यसअघि सन् दुई हजार दुईमा उपविजेता बनेको जर्मनी दुई हजार छ र दुई हजार दसको विश्वकपमा तेस्रो भएको थियो बुलेटिन प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक आफू कुनै गुटमा नलागेको एमाले अध्यक्ष खनालको स्पष्टोक्ति अध्यक्षको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित खनालले नेपाललाई समर्थन नगर्ने नेता ओलीको दावी सभासदलाई पाँच करोड नदिने अर्थमन्त्री महतको जिकिर कंग्रेसका सभासदहरूले थप सेवा सुविधा नमागेको उप प्रधानमन्त्री सिंहद्वारा स्पष्ट इनार सफा गर्ने क्रममा निसासिएर पश्चिम चितवनमा दुईको मृत्यु जिल्लालाई पूर्ण सरसफायुक्त जिल्ला बनाउन चितवनमा पाँच वर्ष रणनैतिक योजना तयार गरिने पूर्वी अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा जनाको मृत्यु अफगानिस्तानमा राष्ट्रपति पदका प्रत्याशी अब्दुल्लाद्वारा आफू विजयी भएको दावी र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा ब्राजिलले जर्मनीको सामना गर्दै अवस्त साँझ पाँच बजे अर्पण बुलेटिन सकियो सहकर्मी अनिता अर्यालसँगै ध्रुवरा विदा भई नमस्कार यस अर्पण बुलेटिनको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथ बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The Next Education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ